साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर त्रिहत्तर दुई सय सतासी पुरानो स्विमिङ पार्टी नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट संसारभर साथ सुनिरहनु भएको दिउँसो एक बजीको अर्पण खबरमा यहाँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा नेकपा एमालेकी पोलिट ब्युरो सदस्य एवं पूर्व मन्त्री उर्मिरा अर्याल र नायिका रेखा थापा एकीकृत नेकपा माओवादीमा प्रवेश गर्नु भएको छ शनिबार बिहान एकीकृत माओवादीको पार्टी कार्यालय पेरिस डाँडा कोटेश्वरमा भएको पार्टी प्रवेश कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्याल र थापालाई पार्टीमा स्वागत गर्नु भएको छ पार्टी प्रवेश गरेपछि अर्यालले आफूले विगत लामो समयदेखि एमालेमा कम्युनिष्ट आचरण र निष्ठाका साथ काम गरे पनि एमाले सैद्धान्तिक रूपमा पतनको बाटोमा गएको आरोप लगाउनु भएको छ एमालेमा रहेका राम्रा र इमान्दार कार्यकर्ता ओझेलमा परेको भन्दै अर्यालले एकीकृत माओवादीमा प्रवेश गरेको बताउनु भएको छ त्यस्तै माओवादी प्रवेश गरेकी नायिका रेखा थापाले आफूले राजनीतिबाट अब समाजसेवा गर्ने बताउनु भएको छ उहाँले आफ्नो पारिवारिक पृष्ठ भूमि पनि राजनीतिक रहेकोले अब एकीकृत माओवादीबाट समाजसेवा गर्ने प्रतिबद्धता जनाउनु भएको छ सक्रिय राजनीतिबाट नागरिकका घर घर पुगेर समाजसेवा गर्ने थापाको भनाइ छ यसैबीच कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट केन्द्र बनाउन सबै वामपन्थीहरूलाई आग्रह गर्नु भएको छ विगतका तिता मिठा सबै कुराहरूको समीक्षा गरेर कम्युनिष्ट केन्द्र निर्माणमा जुट्न सबै वामपन्थीहरूलाई आग्रह गर्नुभएको छ अर्याल एमालेको बुटोलमा महाधिवेशनबाट पोलिट ब्युरो सदस्यमा निर्वाचित हुनुभएको थियो यसअघि पोलिट ब्युरो सदस्य रामचन्द्र झाले एमाले परित्याग गरी एकीकृत माओवादीमा प्रवेश गर्नुभएको थियो नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले संविधान सभा निर्वाचन अब कसैको अवरोधबाट नरोक्ने बताउनु भएको छ खनालले मुलुकको अहिलेको समस्याको एकमात्र समाधान निर्वाचन भएको बताउनु भएको छ मोरङको विराटनगर विमानस्थलमा शनिबार बिहान पत्रकारसँग कुराकानी गर्दै खनालले आगामी मंगिर महिनाभित्र निर्वाचन हुनेमा कुनै शंका नगर्न आग्रह गर्दै चुनावका लागि निर्वाचन ऐन ल्याएर चाँडै निर्वाचनको मिति घोषणा गर्ने बताउनु भएको छ खनालले चुनाव लोकतन्त्रको मेरुदण्ड भएकाले कसैले पनि निर्वाचनको विरोध नगरी सबैले यसको उपयोग गर्नुपर्ने बताउनु भएको छ असन्तुष्ट तेत्तीस राजनीतिक दलले चुनावको विरोध गरिरहेको विषयमा राखिएको जिज्ञासामा उहाँले विरोध गर्नेहरूसँग पनि चार राजनीतिक दलले वार्ता र छलफल गरेर चुनावमा सहभागी हुने वातावरण बनाउने बताउनु भएको छ उच्च स्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहनुभएका अध्यक्ष खनालले निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न विगतको सरकारले गरेको नियुक्तिहरू बदर गरी साझा सहमतिबाट नयाँ नियुक्तिको प्रक्रिया थालिने बताउनु भएको छ उहाँले राजनैतिक दलका लागि सीमा थ्रेसोल्ड संसारमै प्रचलित भइसकेकाले यसबाट एमाले पछाडि नहट्ने बताउनु भएको छ संविधान सभालाई मर्यादित र प्रतिनिधिमूलक बनाउन यस्तो मतसीमा आवश्यक छ हिजोदेखि शुरू भएको राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको एकता महाधिवेशन राजधानीमा जारी छ राजधानीको भाट भटिनीमा रहेको पार्टी प्यालेसमा जारी महाधिवेशनको बन्द सत्रमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम चलिरहेको छ विधान सम्बन्धी कार्यपत्र जनजाति महिला दलित मधेसी सम्बन्धी कार्यपत्र प्रस्तुत भएपछि समूह विभाजन गरी छलफल गरिने प्रचार समितिका संयोजक किरण गिरीले सीआईएललाई जानकारी दिनुभएको छ समूहगत छलफल पछि आएको निचोटा समावेश गरी कार्य गाईपत्रहरू आजै पारित गरिने कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभएको छ पार्टीको नयाँ नेतृत्व चयनका लागि भोलिदेखि निर्वाचन प्रक्रिया शुरू हुने कार्यक्रम छ विधानमा अध्यक्ष एक उपाध्यक्ष तीन महामन्त्री तीन सहायक महामन्त्री पाँच प्रवक्ता एक र सहप्रवक्ता एक कोषाध्यक्ष एक गरी एक सय सात सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरिएको छ महाधिवेशनमा देशभरका साढे बाइस सय प्रतिनिधिहरू सहभागी छन् नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन भोलि सकिनेछ युवा संघ नेपालका महासचिव राजीव पहाड़ीले संविधान सभा निर्वाचनमा पचास प्रतिशत युवाहरूलाई सहभागी गराउनुपर्ने बताउनु भएको छ परिवर्तनकारी युवा शक्तिलाई पाखा लगाउँदा मुलुकमा वर्तमान अवस्था सृजना भएको भन्दै महासचिव पहाड़ीले युवाको सहभागिता बढाउनु पर्ने बताउनु भएको हो रिपोर्टर्स क्लब दाङ शाखाले आज तुलसीपुरमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा पहाड़ीले अग्रगामी राजनैतिक दलले प्रतिगमनकारी निर्णय गरेको प्रति युवा नेपालको गम्भीर ध्यानकर्षण भएको बताउनु भएको छ जनआन्दोलन दबाउने खलनायकका रूपमा परिचित लोकमान सिंह कार्कीलाई अख्तियारको प्रमुखमा नियुक्ति गरेर दलहरूले देशको बन्दाम गरेको बताउनु भएको छ कुरानको अपमान गरेको आरोपमा पाकिस्तान प्रशासित काश्मीरमा एकजना चिनिया नागरिकमाथि कुटपिट भएको छ काश्मीरमा बाँध निर्माणमा संलग्न लिनाम गरेका चिनिया नागरिकलाई स्थानीय केही व्यक्तिको भिडले ज्यान लिने उद्देश्यले आक्रमण गरेपछि सुरक्षात्मक हिरासतमा लिइएको प्रहरीले जनाएको छ लीसँगको आपसी विवादका क्रममा सज्जाद नामका स्थानीय डाक्टरले कुरानको अपमान गरेको भन्दै स्थानीय बासिन्दालाई बोलाएर लीलाई कुटाएका थिए भिडको आक्रमणबाट ली बस्ने घर पर्खाल र केही गाडीमा क्षति पुगेको छ घटनाको छानबिनका लागि स्थानीय प्रहरी अधिकारी राजनीतिक नेता स्थानीय धार्मिक नेता र पत्रकार सम्मिलित टोली गठन गरिएको छ प्रहरीले छानबिन टोलीको प्रतिवेदन आएपछि मात्रै घटनाको उजुरी दर्ता गर्ने बताएको छ पाकिस्तानमा कुनै पनि विदेशी नागरिकलाई धर्मग्रन्थको अपमान गरेको आरोप लगाएको यो पहिलो पल्ट भएको बीबीसीले उल्लेख उल्लेख गरेको छ र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछ अपराह सभा चार बजेपछि हुने पहिलो खेलमा छैटौँ स्थानमा रहेको किङ्स इलेभेन पन्जाबले शीर्ष स्थानको मुम्बई इन्डियन्सको सामना गर्नेछ पन्ध्र खेल खेलेको मुम्बईको बाइस अङ्क छ भने समान खेल खेलेको पन्जाबको बाह्र अङ्क छ मुम्बई अन्तिम चारमा प्रवेश गरिसकेको छ भने पन्जाबको उपाधि होड सकिसकेको छ त्यस्तै बेलुका सभा आठ बजेपछि हुने दोस्रो खेलमा दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्स र पाँचौं स्थानको रोयल च्यालेन्जर बेङ्गलोर बीच प्रतिस्पर्धा प्रतिस्पर्धा हुनेछ उपाधि होडका लागि आज बेङ्गलोरले चेन्नईलाई पराजित गर्नुपर्नेछ भने उसले हैदराबादको खेल पनि कुर्नुपर्ने हुन्छ यदि हैदराबादले खेल हारेको खण्डमा उपाधि होडबाट बाहिरिनेछ पन्ध्र खेलबाट चेन्नईको बाइस अङ्क छ भने समान खेल खेलेको बेङ्गलोरको सोह्र अङ्क छ यसअघि गै राति सम्पन्न खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई तेइस रनले पराजित गरेको छ जिससँगै हैदराबादले सेमी फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ अन्तिम खेलमा हैदराबादले जित हात पारेर ऊ सेमी फाइनलमा प्रवेश गर्नेछ एक रनको विजय लक्ष्य पछ्याएको राजस्थानले निर्धारित ओभरमा नौ विकेट गुमाएर मात्र एक रन मात्र बनाउन सक्यो राजस्थानका लागि केविन कपुरले छब्बिस तथा राहुल दर्विणले पच्चिस रन जोड्न बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले विप्लव समन्टरीको पचपन्न रनको मद्दतले नौ विकेट गुमाएर एक सय छत्तिस रन बनाएको थियो हवस् त दिउँसो एकपछिको अर्पण खबर सकियो म सुजिता हमाल बिदा भए नमस्कार